अस्थायी शिक्षकले तत्काल विद्यालय छोड्नु नपर्ने नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान आजबाट सुरु उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत नयाँ शक्ति नेपालले झण्डै एक लाख सदस्यलाई संस्थापक सदस्य बनाउने इजिप्सियन विमानमा बम रहेको हल्ला आपतकालीन अवतरण गरियो अमेरिकी राष्ट्रपति निर्वाचनका लागि क्लिन्टन मनोनित र बहिरा टेबल टेनिसमा उत्पन्न र शर्मिलालाई स्वर्ण प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा सुन्नुहोस् शिक्षा मन्त्रालयले विज्ञापन मार्फत स्थायी शिक्षक पदपूर्ति नभएसम्म अस्थायी शिक्षकहरूले विद्यालय छोड्नु नपर्ने बताएको छ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकहरूलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प दिएकोमा मन्त्रालयले अवकाश रोज्ने शिक्षकहरूलाई स्थायी शिक्षकको पदपूर्ति भएपछि मात्र विदा दिने बताएको हो आज काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालले मन्त्रालयले सार्वजनिक सूचना निकालेर अवकाश रोज्ने शिक्षकहरूको लगत संकलन गर्ने गर्ने र त्यसपछि शिक्षक सेवा आयोग मार्फत विज्ञापन आह्वान गरेर स्थायी शिक्षकको नियुक्ति गरेपछि मात्र अवकाश रोज्ने शिक्षकलाई सुविधा दिएर विदा दिने बताए हाल देशभरका सामुदायिक विद्यालयहरूमा करिब अठार हजार अस्थायी शिक्षक छन् अवकाश रोज्ने शिक्षकले सेवा अवधिका आधारमा प्रत्येक वर्षका लागि आधा महिनादेखि डेढ महिनाको तलब बराबरको सुविधा पाउनेछन् कार्यक्रममा शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले शिक्षा ऐनको आठौं संशोधन विद्यालय शिक्षाको सुधारमा कोषेढिङ्गा भएको दावी गरेका छन् नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान आजबाट शुरू भएको छ कुल टेक्नो ल्याब एण्ड रिसर्च सेन्टरले आजदेखि यो अभियान देशव्यापी रूपमा सञ्चालन गरेको हो शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियानको शुभारम्भ गरेका हुन् कार्यक्रममा मन्त्री पोखरेलले self dependent Nepal for technology in एजुकेशनको राष्ट्रिय सम्मेलन स्मार्ट स्कूल एप शैक्षिक सामग्री ट्याब्लेटको शुभारम्भ गरेका हुन् डिजिटल शिक्षाका लागि देशभरका विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको उनले बताएका छनृ मन्त्री परिषदले उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण स्वीकृत गरेको छ उपराष्ट्रपति पुनले आगामी जेठ अठाइस गतेदेखि असार दुई गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् आज बसेको मन्त्री परिषदको बैठकले उपराष्ट्रपति पति पुनको चीन भ्रमण स्वीकृत गरेको हो बैठकले विज्ञान प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालयमा र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान प्रविधि मन्त्रालयमा सरूवा गरेको छ त्यसै बैठकले नेपाल स्वास्थ्य सेवामा एघारौं तहको अधिकृत स्तरमा भगेन्द्र राज डोडेल झलक शर्मा पौडेल र चन्द्र महतोलाई बढुवा गरेको छ बैठकले थाइल्याण्डमा उपचाररत जनआन्दोलन दुई हजार बासठी त्रिसठीका घाइते झापा भद्रपुरकी सिन्धु उप्रेतीलाई सोह्र लाख सोह्र लाख छप्पन्न हजार रूपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ बैठकले सम्पत्ति शुद्धिकरण नियमावली दुई हजार त्रिहत्तरलाई छलफलका लागि मन्त्री परिषद विधेयक समितिमा पठाउने निर्णय पनि गरेको छ व्यक्ति अपहरणको मुद्दामा माओवादी पूर्व लडाकु प्रवीण बोकटीलाई जिल्ला अदालत काठमाण्डुले छ वर्षको जेल सजाय सुनाएको छ माओवादीले भने बोकटीलाई झुटो मुद्दामा फसाइएको जनाएको छ काठमाडौँ जिल्ला अदालतको पाँच नम्बर इजलासमा उनी विरूद्ध विगत अठाइस महिनादेखि मुद्दा चलिरहेको थियो अदालतले मंगलबार अन्तिम फैसला गर्दै छ वर्ष जेल सजाय सुनाएको हो बोगटीलाई नखु कारागार चलान गरिएको छ कालीकोट घर भएका बोगटी पूर्व जनमुक्ति सेना नेपालका बी ग्रेड कमाण्डर हुन् तत्कालीन माओवादी विभाजनपछि उनी वैध माओवादीमा थिए नयाँ शक्ति नेपालले आगामी आइतबार काठमाण्डुमा गर्न लागेको पार्टी घोषणामा झण्डै एक लाख सदस्यलाई संस्थापक सदस्य बनाउने जनाएको छ नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरू सहभागी हुने बताउनु भएको छ देशका पचहत्तर जिल्ला र विदेशका चौबिस देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी बनाएको देवकोटाले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ सभामा विभिन्न पच्चीस देशका राजदूत बावजुद राजनीतिक पार्टीका प्रमुख नेता साथै नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा सहित सबै मधेसी दलका प्रतिनिधि सहभागी हुने विज्ञप्तिमा उल्लेख छ भस्वत रंगशालामा गर्ने कार्यक्रममा सहभागी हुन काठमाण्डुका चार मुख्य ठाउँबाट सहभागीलाई रंगशालामा पठाउने व्यवस्था समेत मिलाएको नयाँ शक्ति नेपालले जनाएको छ जस अनुसार कुपनडोल बबरमहल कालीमाटी र रत्न पार्कबाट झाँकी सहितको जुलुस रंगशाला प्रवेश गर्ने उल्लेख छ नयाँ शक्ति नेपालले पार्टी घोषणा बेलामा सहभागी हुने प्रतिनिधिलाई स्वस्थ र ताजा खानासहित उचित आवासको व्यवस्था मिलाएको आवास व्यवस्थापन उपसमितिकी संयोजक कलापति शर्माले जानकारी दिनुभयो फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ भारतबाट ल्याउनु पर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको शुरूआत हुनेछ असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ उनका अनुसार महानगरपालिकाको वडा नम्बर एक्काइस बाह्र उन्नाइस र बीसमा छुट्याइएको कुहिने र नकुहिने फोहोरबाट दैनिक दैनिक तीन टन फोहोर प्रयोग गरी चौध किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ बायोग्यासबाट प्लान्ट राख्न युरोपियन युनियनको असी र काठमाडौँ महानगरपालिकाको बीस प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ यो पहिलो नमूना परियोजना हो यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने महानगरपालिकाले जनाएको छ पछिल्लो समयमा फोहोरको उचित व्यवस्थापन गरी शहरलाई फोहोरबाट मुक्त गर्न लागेको हो देश दिगो रूपमा फोहोर मैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक चार सय पचास टन फोहोर उत्पादन हुने गरेको छ दैनिक निस्कने फोहोर मध्ये त्रिसठी प्रतिशत जैविक हुने गरेका छन् अब देश बाहिरका खबर इजिप्टमा चीनका लागि उडान भरेको इजिप्सियन एयरलाइन्सको विमान मा बम रहेको हल्ला फैलिएपछि उज्बेकिस्तानमा आपतकालीन अवतरण गरिएको छ इजिप्टको कायरोबाट चीनको बेजिङका लागि उडान भरेको विमानमा अज्ञात व्यक्तिले फोन गरी विमानमा बम रहेको बताएपछि उज्बेकिस्तानमा आपतकालीन अवतरण गराई चेक जाँच गरिएको हो विमानमा सत्रजना चालक दलका सदस्यसहित एक सय जना यात्रु रहेको बुझिएको छ विमान चेक जाँचका कारण उज्बेकिस्तानको उर्जेन्च विमानस्थलबाट उडान भर्ने अन्य विमानमा पनि सेवा प्रभावित बनेको छ छ आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन मनोनित भएकी छिन् क्लिन्टनले क्लिन्टनको मनोनयनलाई आधिकारिक रूपमा आगामी महिनाको आयोजना हुने पार्टीको सम्मेलनले अनुमोदन गर्नेछ सिनेटर बर्नी स्याण्डर्सलाई पछि पार्दै हिलारी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार बन्ने निश्चित भएको हो अमेरिकी इतिहासमा हिलारी कुनै ठूलो पार्टीबाट उम्मेद्वार बन्ने पहिलो महिला हुनेछिन् अब क्लिन्टनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेद्वार अर्बपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् यसैबीच क्लिन्टनले आफूलाई सहयोग गर्ने सम्पूर्ण अमेरिकी महिला लगायत अन्य समर्थकहरूलाई धन्यवाद दिएकी छिन् आफू राष्ट्रपतिको उम्मेद्वारका लागि मनोनित भएपछि न्यूयोर्कमा आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै क्लिन्टनले अमेरिकी राष्ट्रपति पदका लागि आफूले कोसे ढुङ्गा पार गरेको बताएकी छिन् साथै उनले आगामी चुनावमा आफ्नो जित निश्चित भएको दावी गर्दै सबैसँग सहयोगको अपील समेत गरिन् र अन्त्यमा एउटा खेल खबर उपत्यका व्यापी बहिरा टेबल टेनिस प्रतियोगितामा उत्पन्न महर्जन र शर्मिला डंगोल स्वर्ण जितेकी छिन् युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद राखेपको सहयोगमा नेपाल पारा ओलम्पिक कमिटिद्वारा आयोजित प्रतियोगिताको पुरूष सिंगल्स फाइनलमा उत्पन्नले दिनेश महर्जनलाई तीन दुईले पराजित गरेका हुन् विवेक बस्नेत र आनन्द मानन्दर संयुक्त रूपमा तेस्रो भएका छन् फुर्फु तामाङ र विष्णुमाया महर्जन तेस्रो बनेका छन् एक दिने प्रतियोगितामा पुरूष महिला सिंगल्समा मात्र प्रतिस्पर्धा भएको थियो पुरूषमा पन्ध्र र महिलामा चौध खेलाड़ीले प्रतिस्पर्धा गरेको आयोजक कमिटिका महासचिव कुमार पौटेलले जनाएका छन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षक फेरि एकपटक अस्थायी शिक्षकले तत्काल विद्यालय छोड्नु नपर्ने नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान आजबाट सुरु उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत नयाँ शक्ति नेपालले झण्डै एक लाख सदस्यलाई संस्थापक सदस्य बनाउने इजिप्सियन विमानमा बम रहेको हल्ला आपतकालीन अवतरण गरियो अमेरिकी राष्ट्रपति निर्वाचनका लागि क्लिन्टन मनोनित र बहिरा टेबल टेनिसमा उत्पन्न र शर्मिलाई सोडा अवस्त समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ आजलाई समाचार बुलेटिनबाट समाचार कक्षका सबैजना विदा हुन्छौ नमस्कार